परदेशबाट घरैमा आइयो खुसीले छ होस् नहोस् पिर कसैमा नाच्ने र गाउने रमाइलो गर्ने सय साथीसँग अहिलेको दसैँमा

पल्टेर ठुल्दै मस्तिर जेठवा पलतिर मैले साइला आउनु सै परदेशबाट केही लाउन पाइन सम्झना सुरु चिनो लाउनु सै छैन यहाँ तेरो र मेरो लागे हाम्रो कसैको नसो आखिरमा मरे लानु केही छैन रमाइलो गर्ने भोलि हाँसो आखिरमा मरे लानु केही छैन रमाइलो गर्ने साथी दाजु र भाइ सबजना जाने बाबा र आमाका यो ठुलो चाडमा आशीर्वाद लिन सपरिवार जाने हो मामाका कसैको नसोधो आखिरमा मरे लानु केही छैन रमाइलो गर्ने भोलि हाँसो आखिरमा मरे लानु केही छैन रमाइलो गर्ने भोलि हँसो रमाइलो गर्ने